नमस्कार रेडियोभिजन एकानब्बे दशमलव छ मेगार्चमा कार्यक्रम मुक्तकमाला लिएर मदन भण्डारी उपस्थित भइसकेको छु प्रविधि संयोजनमा कौशल कान्छो हुनुहुन्छ यो रमाइलो मौसममा मलाई आशा छ तपाईँले हामीलाई सुनेर साथ दिइरहनु भएको छ एकानब्बे दशमलव छ मेगार्चमा अहिले तपाईँले हामीलाई पूर्वमा सुनिरहनु भएको छ सिमाना पारी भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको छ अनि त्यस्तै गरेर W W W dot Radiovision dot com dot NP log on गरेर संसारभरकै साथ सुनिरहनु भएको हुनुपर्छ मोबाइल एप्लिकेसन हाम्रो पात्रोको रेडियो लिस्टमा गएर रेडियो भिजन सर्च गरेर पनि श्रोता तपाईँले हामीलाई केही साथ सुन्न सक्नुहुन्छ केही थोक लिएर गए केही थोक दिएर गए केही थोक लिएर गए केही थोक दिएर गए मुटु हौ धड़कन हौ भन्नेले नि बिर्सिएर गए उसले सम्झँदैन भने मैले मात्र किन सम्झनु यसरी पनि कयौँ सम्बन्धहरू सकिएर गए वाह यो मुक्तक मुक्तकार कुशल रिजालजीको धादिङ उहाँको घर हो मुक्तक बडो गजबको लेख्नुहुन्छ मिठो लेख्नुहुन्छ कुशल रिजालजी आजको कार्यक्रम मुक्तक मालामा कुशल रिजालजीका यिनै मिठा मुक्त मुक्तकरबहरूसँगै श्रोता मुक्तकको सिलसिला मैले सुरु गर्न चाहे आजको यो बसाइमा तपाईँहरूले नि पठाउनुभएका धेरैभन्दा धेरै मुक्त मुक्तकरबहरू मसँग छन् म आलो पालो जोड्दै जानेछु तपाईँले हामीलाई सुन्दै रहनुहोला कार्यक्रम मुक्तक माला सँगै रहनुहोला आमा जानीहरूको हुन्न र फर्कने मन छोराले भन्छ आमा जानीहरूको हुन्न र फर्कने मन छोराले भन्छ नत्र भने हाम्रा बाँकी न फर्किएनन् छोराले भन्छ कम से कम लास देखेको भए पनि त भन्थेन होला विदेशमा त मान्छेले मान्छे खान्छन् छोराले भन्छ ओहो यो मनै चसक्क पार्ने मुक्तक मुक्तकार कमल पौडेलजीको पर्वतबाट उहाँले हामीलाई यसरी मुक्तक लेखेर पठाउनुभयो कमल पौडेलजीका मुक्त खराबहरूसँगै मार्मिक मुक्त खराबहरूसँगै अर्को मुक्तक म कार्यक्रममा लिन्छु श्रोता मसँग मुक्तक छ कल्याण राईजीको यहाँ पैसासँग माया साट्नेको कमी छैन यहाँ पैसासँग माया साट्नेको कमी छैन झुट्टा कसम खाई मुटु काट्नेको कमी छैन गाउँ गाउँमा समृद्ध नेपाल बनाउँछौ भन्थे देशमा खोक्रो भाषण छाट्नेको कमी छैन यसरी कल्याण राईजी मुक्तकमालामा आउनुभयो उदयपुरबाट हाल उहाँ काठमाडौँमा हुनुहुन्छ मसँग मुक्तक अर्को छ श्रोता देव छेत्री कुमाई देवजीको कसरी गर्छन् यहाँ चाहना पुरा मैले जान्नु छ कसरी गर्छन् यहाँ चाहना पुरा मैले जान्नु छ अनि गर्न पनि खुरापाती कुरा मैले जान्नु छ साँच्चै सिधा औँलाले घिउ आउँदैन रहेछ यहाँ अब हान्न पनि बगलीमा छुरा मैले जान्नु छ यसरी देव छेत्री कुमाई दिपजी आउनुभयो मुक्तकमालामा सल्यानबाट नियमित रूपमा यसै गरी मिठो माया बाँड्दै गर्नुहुन्छ उहाँ अब भने श्रोता हामी कार्यक्रममा पहिलो साङ्गीतिक कोसेली तपाईँहरू समक्ष राख्न चाहन्छौँ मसँग कमेन्द्र शाही आचितजीको मुक्तक रहेको छ दैलेख उहाँको घर हो अबको क्रममा कमेन्द्र शाही आजितजीको मुक्तक मुक्तक सँगसँगै पहिलो साङ्गीतिकको सेली तपाईँलाई श्रोता <laughs> मायामा गरियो लगानी फाइदा भएन अह मायामा गरियो लगानी फाइदा भएन झन बढ्यो नोक्सानी फाइदा भएन माया गर्दा खुसी मिल्छ भन्दै कसैले हर रात भिज्यो सिरानी फाइदा भएन तिम्रो महल हिरै हिराको मेरो झुपडी हेर पिरै तिम्रो महल हिरै हिराको मेरो त हेर पिरै पिरको सँगै यात्रा गरौँ सुख दुःख बाँडौँ भन्छौ सँगै यात्रा गरौँ सुख दुःख बाँडौँ देखिनौ र मेरो बाटो भिरै भिरको तिम्रो महल हिरै हिराको मेरो झुपडी त हेरा सँगै जिउने बानी परेको छ मलाई सँगै जिउने बानी परेको छ यो जीवनको बसन्त नै बसाइ सरेको छ यो जीवनको बसन्त नै बसाइ सरेको छ बनाउन त तिमलाई आफ्नै बनाउने मन थियो बनाउन त तिमलाई आफ्नै बनाउने मन थियो तर निप्छ तिम्रो सुखी जिन्दगीको दियो तिम्रो भोजन खिरै खिरको मेरो एकै गस पनि गई पीर कति कति सपना मनमा सजाए कि होली कति कति सपना मनमा सजाए कि होली सुखी जिन्दगी को आसमा रमाए कि होली सुखी जिन्दगी को आसमा रमाए कि होली चाहनामा भन्नु पर्ने मनै नलाई नलाई भन्नु पर्ने मनै नलाई नलाई तिमी खुसी भएको देख्न पाए पुग्छ मलाई मेरो जीवन झिरै झिरको चाहनामा तिम्रो जीवन तिरै पिरको सँगै यात्रा गरौँ सुख दुःख बाँडौँ भन्छौ सँगै यात्रा यो निकै नै मिठो गीत पश्चात तपाईँलाई कार्यक्रममा पुनः स्वागत छ श्रोता कार्यक्रम मुक्तक माला सुनिरहनु भएको छ गीत तपाईँले कमेन्द्र साई जीका मुक्त सँगै सुन्नुभयो आजको यो वसाईमा म तपाईँहरूले नै मायाले स्नेहले पठाउनुभएका मुक्त खराबहरू आलो पालो कार्यक्रममा लिइरहेको छु नगर्नु भनेर काठमार केका लागि दियो नगर्नु भनेर काठमार केका लागि दियो के चाहियो र तरबार केका लागि दियो हिजो बुद्ध बन्नु भनेर आशिष दिनेले आज बन्दुक उपहार के को लागि दियो वाह यो मुक्तक मुक्तकार दिनेश तामेजीको बझाङ उहाँको घर हो मुक्तक निकै नै कसिलो लेख्नुहुन्छ दिनेश तामेजी बझाङबाट मुक्तक मालालाई मिठो माया यसरी नै बाँड्दै गर्नुहुन्छ अर्को मुक्तक मसँग छ श्रोता गोविन्द नेपालीजीको लिन्छ यसले ज्यान गर्नुहुन्न भन्थ्यो लिन्छ यसले ज्यान गर्नुहुन्न भन्थ्यो यस्तो गल्ती जानाजान गर्नुहुन्न भन्थ्यो उसैले उपहारमा चुरोट पठाइदिएछ जसले हिजो धुम्रपान गर्नुहुन्न भन्थ्यो ओहो यो मुक्तक गोविन्द नेपालीजीको काठमाडौँबाट मुक्तक मालामा यसरी उहाँ आउनुभयो अर्को मुक्तक छ श्रोता मसँग विष्णु उपरकोटी प्रलयजीको पीडा दिने खुसी सबै लिनेलाई के साइनु लगाउनु पीडा दिने खुसी सबै लिनेलाई के साइनु लगाउनु सारा बाधा अर्चन सुम्फिनेलाई के साइनु लगाउनु घाँस उठाई बास उठाई जीवन नै बेहाल पारेर गर्दन काटेर टोपी चिनो दिनेलाई के साइनु लगाउनु यो मुक्तक विष्णु पर्कोटी प्रलयजीको कुविन्डे खोटाङ घर हो आज कार्यक्रममा निकै मिठा मिठा मुक्त गरबहरू तपाईँहरू समक्ष म राखिरहेको छु तपाईँले हामीलाई सुनिरहनु भएको हुनुपर्छ भन्नेमा म ढुक्क छु अर्को मुक्त कार्यक्रममा म लिन्छु मसँग मुक्त श्रोता प्रकाश बिहानी पोखरेलजीको तिम्रो याद आउने बाटो बार्न मन छ प्रिय तिम्रो याद आउने बाटो बार्न मन छ प्रिय तो दिलबाट अन्तै बसै सार्न मन छ प्रिय मनमा बस्यो खत बनेर हटाउन सक्या छैन आँसु बनाई आँखाबाट झार्न मन छ प्रिय यसरी प्रकाश बिहानी पोखरेलजी पुतली बजार चार नागडाँडा सेङ्जाबाट हामीहरू समक्ष आउनुभयो श्रोता अब पनि कार्यक्रममा हामी अर्को एउटा गीत सुन्छौँ मसँग प्रकाश बिहानी पोखरेलजीको नै मुक्तक रहेको छ अबको क्रममा प्रकाश बिहानी पोखरेलजीको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता मन मिलेर बस्छ माया जबरजस्ती कर हुँदैन मन मिलेर बस्छ माया जबरजस्ती कर हुँदैन जसले गर्छ चोखु माया कोही कसैको डर हुँदैन जिन्दगीको भर छैन सधैँ खुसी रहनुपर्छ कति बेला टुङ्गिने हो जिन्दगीको भर हुँदैन जिन्दगीको केही भरोसा हुँदैन जिन्दगीको केही भरोसा हुँदैन मलाई जाऊ है कुनै मिठो माया गर्न दुवैको धडकन एउटैमा गाँसौँ कथा मलाई आँखाभित्रै सजाउ हजुर पिरतीले उडाइ लान्छ कता माया लुकै बोली सुनिरहँ जस्तो टिपनीमा पनि सपनीमा पनि लाग्छ हजुरसँगै जुनिरहँ जस्तो मलाई मात्र हो कि सबैलाई यस्तो माया लुकै बोली सुनिरहँ जस्तो के ही भरोसा खास बिहानी पोखरेलजीको मुक्तक मुक्तक सँगसँगै तपाईँले यो मिठो गीत सुन्नुभयो मुक्तक माला रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्चमा तपाईँ सुनिरहनु भएको छ आजको यो बसाइमा म तपाईँहरूकै मुक्त खराबहरू श्रोता आलो पालो लिइरहेको छु सम्झिरहन्छु हर बखत यस्तै हुँदो रहेछ सम्झिरहन्छु हर बखत यस्तै हुँदो रहेछ गरेपछि आँसुको सङ्गत यस्तै हुँदो रहेछ गाँसिएर बसेको सम्बन्ध यो छुट्ने बेला पोल्छ मुटु गर्छ भतभत यस्तै हुँदो रहेछ कार्यक्रममा श्रोता हामीले अर्को एउटा मुक्तक सुन्यौँ यो मुक्तक मुक्तककार राजन कार्कीजीको मोरङ उहाँको घर हो मोरङ ग्रामथान राजन कार्कीजी पनि निकै मिठो मायाको साथमा कार्यक्रम मुक्तक मालामा यसरी नै नियमित रूपमा आउँदै गर्नुहुन्छ अर्को मुक्तक म कार्यक्रममा लिइहाल्छु श्रोता उहाँले पनि नियमित रूपमा हामीलाई मिठो माया बाँड्नुहुन्छ मुक्तककार हुनुहुन्छ लक्ष्मी स्मृतिजी जग्गा जमिन एक बित्तो नदेखेरै होला जग्गा जमिन एक बित्तो नदेखेरै होला सुन चाँदिनी पगितो नदेखेरै होला मेरो माया कहिल्यै सदर भएन छ यार जमानी राख्ने दितो नदेखेरै होला लक्ष्मी स्मृतिजी विराटनगर पाँचबाट कार्यक्रम मुक्तक मालाको यो अङ्कमा यसरी आउनुभयो मिठो गरेर अर्को मुक्तकमा म कार्यक्रममा लिन्छु श्रोता मसँग मुक्तक छ सिपी अन्जान बुढाथोकीजीको पहिले कमाउँछु दुई चार सय भन्दा भन्दै पनि पहिले कमाउँछु दुई चार सय भन्दा भन्दै पनि मान्य हुँदै हुँदैन यस्तो निर्णय भन्दा भन्दै पनि बा आमाले बिहे गर भनेर बारम्बार भन्नुहुन्छ अझै पर्खिनुहोस् केही समय भन्दा भन्दै पनि हो हो हो सिपी अन्जान बुढाथोकीजी सल्यानबाट यसरी आउनुभयो अनुरोध मुक्तकमा माता पिताजीलाई आफू विवाह गर्नको लागि अझै केही समय चाहिँ तयार नभएको भनेर मुक्त किलो अनुरोध गर्दै हुनुहुन्थ्यो अर्को मुक्तक म कार्यक्रममा लिन्छु श्रोता गोम विक्रमजीको बाढी डुबान नाकाबन्दी नेपालमै खनायो छिमेकी बाढी डुबान नाकाबन्दी नेपालमै खनायो छिमेकी आँसु कडाई नेपालीको असलियत जनायो छिमेकी त्यसैमाथि ठुल्दाईहरू लम्पसार परेपछि छन् तिमीले दिएका पनि स्वीकार्नु पर्ने बनायो छिमेकी यसरी व्यङ्ग्य गोम विक्रमजीले कल्लाबारी पाल्पाबाट प्रहार गर्दै हुनुहुन्थ्यो अपने श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्छौँ उहाँले मुक्तक सँगसँगै कपी पेस्ट गरेर लेखेको होइन तर कसैको सिर्जनासँग मेल खाएमा संयोग मात्र हुनेछ भनेर लेख्नु भएको छ ज्ञान प्रसाद बरालजीले सिन्धुरी जिल्ला दुधौली नगरपालिका वार्ड नम्बर सात उहाँको घर हो पहिलो पटक पहिलोपटक मालामा ज्ञानप्रसाद बरालजी आउनुभएको छ अबको क्रममा हजुर ज्ञानप्रसाद बरालजीको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई श्रोता मेरो माया किन्यौ तिमीले के देख्यौ र मलाई मेरो माया किन्यौ तिमीले के देख्यौ र मलाई धोके बात चिन्यौ तिमीले के देख्यौ र मलाई माया गर्न मलाई पनि आउँछ तिम्रो भन्दा धेरै मुटु पनि छिन्यौ तिमीले के देख्यौ र मलाई पछि तिमी त धेरै दामी भै छु दामी भै धेरै धेरैले चर्चा गर्ने तिमी त अचेल नामी भै छु नामी भै आँखै काट्यौ रे दुनियाँले भन्छन् गतिमै छाड्यौ रे आफ्नाले भन्छन् नाकै काट्यौ रे दुनियाँले भन्छन् गतिमै छाड्यौ रे भिरी भिरी दुखा मेट्ने तिमी त अचेल पानी भइछौ पानी भइछौ धेरै धेरैले चर्चा गर्ने तिमी त अचेल नामी भइछौ नामी भइछौ तिमीसँग आफूलाई सधैँ ढाँटे छेउ जथाभावी मन परी जोवन साथी छेउ आफैसँग आफूलाई सधैँ ढाँटे छेउ जथाभावी मन परी जोवन साथी छेउ जानेको पैसा बिसाउने तिमी त अचल थाती भई छौ थाती भई छौ धेरै धेरैले चर्चा गर्ने तिमी त अचल नामी भई छौ नामी भई ज्ञान प्रसाद बरालजीको मुक्त खराबहरूसँगै श्रोता आयो गीत तपाईँले सुन्नुभयो मुक्तकमालामा मालामा सुन्नुभयो रेडियो भिजन एकानब्बे दशमलव छ मेगाजमा प्रसारण हुने कार्यक्रम मुक्तकमाला माला तपाईँ नियमित रूपमा सुन्नुहुन्छ अनि सुन्ने चाह हुँदाहुँदै पनि सुन्न छुटाउनु भयो भने मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल भिजिट गरेर प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ अनि त्यस्तै गरेर मोबाइल एप्लिकेसन नेपाली अडियो बुकभित्र पनि तपाईँले हामीलाई भेटाउन सक्नुहुन्छ रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blog spot dot कममा भिजिट गरेर पनि तपाईँले कार्यक्रम मुक्तक मालाका सम्पूर्ण अङ्कहरू सुन्न सक्नुहुन्छ आजको यो बस्ताइमा श्रोता तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू म आलो पालो लिइरहेको छु पुनः कार्यक्रममा म मुक्तक नै जोड्न चाहन्छु आफू अझै कठोर बनी धनी बनाउनु छ आफू अझै कठोर बनी धनी बनाउनु छ कसैलाई केही नभनी धनी बनाउनु छ आफन्तको व्यवहारले मुटु पोल्छ अति मैले मेरा पालाई पनि धनी बनाउनु छ आहा यो मुक्तक मुक्तकार सुरज पराजुलीजीको पोखरा उहाँको घर हो सुरज पराजुलीजीका यिनै मिठा मुक्त खराबहरूसँगै श्रोता अर्को मुक्तक म कार्यक्रममा लिन्छु मसँग मुक्तक छ प्रकाश मगर बियोगीजीको मर्छ भन्ने जानी जानी फरार भयो एउटा मान्छे मर्छ भन्ने जानी जानी फरार भयो एउटा मान्छे बनाएर यो मन पानी फरार भयो एउटा मान्छे सास भन्नु उही थियो विश्वास भन्नु उही थियो पेठ्यौँबाट छुरानी फरार भयो एउटा मान्छे यसरी प्रकाश मगर वियोगीजी दाङ घोराई उहाँको घर हो हाल भारतबाट हामीलाई सम्झनु भयो मुक्तक मालामा नियमित रूपमा आउँदै गर्नुहुन्छ यसरी नै मिठो प्यार बोकेर अर्को मुक्तकमा कार्यक्रममा लिन्छु श्रोता मसँग मुक्तक छ टेकराज कडायाजीको जब यहाँ यात्रा गर्ने निचोड निस्कियो जब यहाँ यात्रा गर्ने निचोड निस्कियो काँडै काँडा बिछ्याएको रोड निस्कियो तिम्रो माया मेरो लक्ष्य जोड घटाउ गरेँ थाहा छैन मिलन या बिछोड निस्कियो यो मुक्तक टेकराज कडायातजीको मेललेख गाउँपालिका छ सोडसा अछाम उहाँको घर हो हामीले मुक्तक लेख्दा नेपाली भाषा नेपाली शब्दलाई नै माया गरौँ बन्छु म अर्को मुक्त कार्यक्रममा म लिन्छु मसँग मुक्त छ श्रोता उमेश भट्टराई खोटाङ्गीजीको नेपाल सरकारले खोइ कस्तो अपराधी समाइरहेछ नेपाल सरकारले खै कस्तो अपराधी समाइरहेछ दलालले मान्छे बेचेरै लाखौं त कमाइरहेछ देश र जनताको लागि बोल्नेहरूलाई कानून लाग्छ देशको बलात्कारी उच्च स्थानमा बसी रमाइरहेछ ओहो हो यो मुक्तक उमेश भट्टराई खोटाङजीको ऐसेलु खर्क ज्यामिरे छ नेपाली खोटाङ उहाँको घर हो हाल मरुभूमिको छाती दोहा कतारबाट भनेर हामीलाई मुक्तक पठाउनु भएको छ उहाँकै अर्को एउटा मुक्तक मसँग रहेको छ आउँछु भने ढाँटी गयो के भएर हो आउँछु भनी ढाँटी गयो के भएर हो मूल बाटो काटी गयो के भएर हो हिजोसम्म तिमी बिना मर्छु भन्नेले अन्तैमा यहाँ साटी गयो के भएर हो उमेश भट्टराई खोटाङ्गीजीको यो मुक्तक आऊ भने श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्छौँ मसँग अमित चङ कुँवरजीको मुक्तक रहेको छ तलकोट गाउँपालिका सुनिकोट बजाङ उहाँको घर हो हाल बुडर डोटीबाट उहाँले मुक्तक पठाउनु भएको छ अबको क्रममा अमित सङ्घ कुँवरजीको मुक्तक मुक्तक सँगसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता विशेष गरेर तिमीलाई दिन आएको हुँ विशेष गरेर तिमीलाई दिन आएको हुँ खाना पनि खाइ नखाई दिन आएको हुँ तिम्रो बिहे हुँदैछ रे हल्ला सुनेको छु हो त्यही भएर लाखौँ बधाई दिन आएको हुँ तिमी रहे सधैँ बाँचिरहे तिमी हाँसिरहे सधैँ बाँचिरहे दुई चार थोपा शङ्कुवरजीको मुक्तक मुक्तक सँगसँगै तपाईँले यो गीत सुन्नुभयो श्रोता आजलाई भने मुक्तक मालामा तपाईँहरूले पठाउनुभएका मुक्त करपहरू जोड्ने यो सिलसिला यति मात्र श्रोता तपाईँहरूले मायाले स्नेहले पठाउनु भएका मुक्त गरपहरू अन्य मसँग सुरक्षित छन् हामीलाई सुन्दै गर्नुहोला म कार्यक्रमको आगामी अङ्कहरूमा पक्कै जोड्दै जानेछु तपाईँलाई आजको कार्यक्रम मुक्तकमाला सुन्दै जाँदा मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktakmala at the rate Gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुन्छ मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्तक तथा प्रतिक्रिया पठाउन सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि संयोजनका निमित्त कौशल कान्छोलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई छुटुक्क सम्झँदै मदन भण्डारी आजलाई भने छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् नमस्कार शुभरात्री था mm को